हजारौँ वेदना सहिदिउँला म हजारौँ वेदना सहिदिउँला बैराग्यले मेरो मन जाड हुँदा तिमीमा बा छानी मैले आफ्नो तिमीलाई मै हाते गर्ने तिमीले ठान्यो पराई आफन्तलाई आगो लगाई प्रीतिहरूलाई टाढिएर म फर्की पारी जाउँला वियोगले मेरो छाती चिरिँदा आफ्नै रोजाइले दिन रातै मनको भिज्यो बलेसी मै कर्महारा सकिन चुम्न मायाले भरिन्छ भने म आफैलाई बन्दकी राखिदिउँला म आफैलाई बन्दकी राखिदिउँला